नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ उज्यालो नाइन्टी नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक तपाईँ मंगलबार र शुक्रबार राति सवा नौ बजेदेखि दस बजेसम्म सुन्न सक्नुहुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी लेखक अमर नेउपानेको पानीको घाम लिएर आइपुगेका छौं हामीले केही वर्ष अघि पानीको घामभित्रका केही आख्यानहरू तपाईँलाई सुनाएका थियौं आज यसैभित्रको एउटा आख्यान तपाईँ समक्ष वाचन गरेर सुनाउँछौ अमर नेौपानेको पहिलो कृति पानीको घामभित्र संग्रहित साटिएका फूल आज हामीले वाचन गरेर सुनाउने आख्यानको शीर्षक हो अहिले भ्रिकुटी मण्डपमा भइरहेको पुस्तक प्रदर्शनीमा भोलि बेलुकी चार बजे अमर नेौपाने आफ्नो पुस्तक हस्ताक्षरका लागि पुग्दै गर्नुभएको जानकारी उहाँले कार्यक्रम श्रुति सम्वेकलाई दिनुभएको छ अब श्रुति सम्वेकमा पानीको घामभित्र संग्रहित अमर न्यौपानेको आख्यान साटिएका फूल वाचन हुन्छ कार्यालयको कामले सबनमको लोग्ने घाम नउदाउँदै झिसमिसेमै सुर्खेत निस्केपछि सबनमलाई घाम उदाएको हेरेर बस्ने मन भयो घाम उदाउनु भनेको धरतीमा उज्यालो जन्मनु हो जस्तो लाग्यो जब धरती झलमल्ल भयो तब उज्यालो हेर्दै सोची दिनलाई पनि समयले कालो बुर्खा लगाइदिँदो रहेछ रातको मानिस उज्यालो बालेर रातमा बुर्खाभित्रको दिन उधिनेर हेर्दो रहेछ उसलाई पनि कालो अँध्यारो चिरेर एउटा सुकिलो उज्यालो हेर्ने मन भयो फेरि झालबाट पर पर देखिने क्षतिसम्मको संसार राईलाई स्वतन्त्र गराउन कोठाभित्रैबाट पनि झ्याल मान्छेलाई ती धेरै सहयोग गरिरहेछ सोचेर फेरि आँखाले भ्याएसम्म पर हेरे चित्त बुझेन तल ओर्ली मूल ढोकामा उभिए ढोकाले उसका पाइलाहरूलाई पिँढीसम्म पिँढीले आँगनसम्म आँगनले बाटोसम्म र बाटोले संसारको कुना कुनासम्म जान आह्वान गरिरहेछ लाग्यो उसलाई मूल ढोकामा चिन टक्क उभिएर जीवनमै पहिलोपटक सरासर ऊ ढोकाबाट पिँढी पिँढीबाट आँगन आँगनबाट बाटो र बाटोबाट शीतलको घरतिर लागे सबनमको घर र शीतलको घर जोडी नै लागेर जोडिएका छैनन् दुवै घर आकार प्रकारका दृष्टिकोणले धेरै कुरामा समानता बोकेर उभिएका छन् मात्र त्यहाँ बस्ने मान्छेहरूमा असमानता धेरै छन् सबनम र शीतलको सुत्ने कोठा पनि तलामा आमुन्य सामुन्य पर्छ आफ्नो कोठामा बसेर झ्यालबाट तिन मिटरको दूरीमा कुरा गर्न मिल्छ सबनम र शीतल दुवै बुहारी र भाउजू अथवा छोरी स्वास्नी मान्छे शीतलको बिहे भएको तिन महिनापछि सबनमको बिहे भएको थियो सबनमको बिहे भएको एक वर्ष पुग्यो सबनम घरमा एक्लै थिए उसका सासु ससुरा मक्का मदिना हज गर्न गएका थिए देवर काठमाडौँ लोग्ने दुई दिन कार्यालयको काममा सुर्खेत गएको थियो शीतल म आएँ कसरी आयो पहिलोपटकमा आफ्नै खुसीले हिँडेर आएँ आफैसँग सोधेर आएँ घरमा कोही छैन एक्लै छु तिमीलाई अप्ठ्यारो त पर्दैन सबनम आज म सजिलो परिस्थितिमा छु तिमी पनि सजिलो परिस्थितिमा रहेछौ अनौठो मानेर सबनम शीतलको घर अनि कोठालाई अवलोकन गर्दै थिए उसका आँखाहरू स्वच्छन्दताको अनुभूति गर्न व्याकुल जस्ता देखिए तर पनि कसैले कसैले याद गरेको हुन्छ तिम्रो सिङ्गार र लुगा लगाउँछु त्यसपछि त मेरो लोग्नेले देखे पनि चिन्दैन जाऊ धोबे दुवै हाँसे सबनमको कुराले चित्तलाई सोच्न बाध्य बनायो कत्रो साहस र आँटले कि उसको मनमा पनि एउटा विचार पलायो अचानक भनी त्यसो भए म तिम्रो बुर्खा लगाउँछु पर्दाभित्रको जीवन आफैले बाँचेर अनुभव गर्न मन लाग्यो मलाई पनि दुवैजना सहमत भए नयाँ अनुभवसँग साटिन दुवैजना तयार भए सबनम ठुलो होइन अगाडि बसी शीतल मानौ ब्युटिसियन हो चाहिँ सबनमलाई सिङ्गारी दिन थाली आफ्ना भएका सबै श्रृङ्गारका सामानहरू अगाडि राखेर मानौ शीतलले उसको जीवनभन्दा पनि रूप फेरिदिँदै थिए अनुहारलाई सफा गरेर क्रिम लगाइदिए लिपस्टिक गाजल टिका सिन्दुर लगाइदिए आफ्ना भएका गहनाहरू झुम्का सिक्री बाला चुरा लगाइदिए शरीरलाई सुहाउने रङमा नङ पालिस लगाइदिए शीतलले आफ्नै साडी ब्लाउज लगाइदिए कपाललाई पुरानो हिन्दी सिनेमामा देखिने नायिकाहरूको शैलीमा शृङ्गारी दिए सबनमले हेर्दा हेर्दै ऐना अगाडि आफू नउभि अरू नै कोही उभिएको जस्तो उसलाई लाग्यो संसारले हेर्न बिर्सेको अथवा हेर्न नपाएको कुनै निर्दोष यौवना आफ्नो अगाडि स्वर श्रृङ्गालले उभिएको हेरी आफैलाई नचिने चाहिँ अनौठो मानेर हेरी ऐनामा आफू उभिएको अर्कै जीवन बाँचे जस्तो अर्कै जीवन पाए जस्तो भानले तरङ्गिन थाली कुनै सुन्दरी यौवनाको जीवन मानव केही घण्टालाई सापट्टि मागेर ऊ बाँचिरहेकी थिए पटक आफ्नो सुन्दरता थाहा पाए चाहिँ पहिलोपटक आफूलाई ऐनामा देखे चाहिँ अपलक आफैलाई हेरिरहे हेर्दा हेर्दै अनायास जीवनका असङ्ख्य इच्छाहरू एक्कासी भ्युजे चाहिँ भयो तर कतै दुखेको एउटा घाउ सन्चो भए चाहिँ भयो शीतलले भने जानका लागि भनेर मुखसम्म धोइन कपाल कोरिन गाजल टिका पोते लिपस्टिक केही पनि लगाइन लगाइएका गहना पनि फुकाली बदलामा केही लगाइन लुगा जे लगाइरहेकी थिए त्यही लगाइरहे पुराना खुम्चिएका र मैला त्यही असरल्लको रूपमाथि सबनमले शीतललाई आफ्नो बुर्का लगाइदिए बुर्का लगाएपछि सबै छोपिन्छ के गर्नु पर्यो भनेर हाँसी मूल ढोकामा निस्के दुवैजना हृदय पनि आफ्नै जस्तो लागेको थिएन आफै पनि आफू जस्तो लागेको थिएन लोग्ने नै अगाडि परे पनि चिन्दैन भन्ने उसलाई लाग्यो दुनियाँसँग त पटक्कै चिन्ता थिएन मूल ढोकाबाट बाटोमा निस्केको कसैले नदेखोस् भनेर सजग हुँदै उनीहरू बाटोमा निस्के रिक्सामा जाने कि हिँडेर दोधारमा परे एकछिन त्यसै अल्मलिए अल्मलिँदा आफ्नै रूपसँग आफै आफैभित्र तरङ्गीको अनुभूतिसँग अल्मलिए चट्ट विचार आयो रिक्सामा जाँदा यो दुनियाँले राम्रोसँग देख्न पाउँदैन त्यसरी हिँडेरै जाने निर्णय गरेर हिँड्न थाले फुल टेक्रादेखि रङ्गशालासम्म हेर्दै सबनमले हेरी चराहरू उडेको र चराहरूसँग आफू साटिएको बादलको खेल र बादलसँग आफू खेल्दा खेल्दै साटिएको खुल्ला आँखाले खुल्ला अनुहारले खुल्ला शरीरले सृष्टि हेर्नुको मजा छुट्टै हुँदो रहेछ प्रत्येक अङ्गहरूलाई घामले चुम्दै थियो बतासले चुम्दै थियो आकाशले चुम्दै थियो दुनियाँका आँखाले चुम्दै थियो सारा सृष्टिले चुम्दै थियो वर्तमान समयले न्यानो अङ्गालो गमलङ्ग हालिरहेको थियो प्रतिक्रियामा उसका प्रत्येक अङ्गहरूले पनि कुनैले लुकी लुकी छेल परेर कुनैले खुलेआम सृष्टिलाई चुम्दै थिए उसको शरीर खुला बतासको पर्दाविहीन स्पर्शमा रमायो र सन्तुष्टियो कामको स्पर्श नपाएका बिरुवाहरू कमजोर र सुसुप्त हुन्छन् बतासको बेगसँग नखेलेका रुखहरू रुग्ण हुन्छन् हरियो हुन सक्दैनन् रोगी हुन्छन् रुखहरूले आफूसँग भएको हरियाली पनि बचाउन पाउँदैनन् देखुञ्चलसम्मको पट्यार लाग्दो उजाड मरुभूमि त्यहाँ उम्लिरहेको तातो हावा र छड्किरहेको धुलो बालुवा सम्झेर पनि उसलाई उच्चाट लागेर आयो सोची आज उसको शरीर दृश्यपान गरेर सहर सन्तुष्ट हुँदैछ सडक भिड भएर ओहोर दोहोर गर्दै थियो रिक्साहरू टाँगाहरू साइकलहरू मोटरसाइकलहरू फाटाफुट्टा गाडीहरू र मान्छेका प्रशस्त पाइलाहरूको गतिमा सहर बाँच्दै थियो उभिँदै थियो कहिले हिँड्दै र कहिले दौडिँदै थियो सारा सहरले आफ्नो रूप हेर्न आफूमाथि नजर उठाइरहेको देखि उसलाई ती नजरहरू प्यारा लागे ती हेराइहरू आफ्ना लागे वर्षौँदेखि गुम्सिरहेको एउटा अनुपम सौन्दर्य सहरले देख्यो सहरप्रति उसको अनुराग हावामा चारैतिर फैलियो विपरीत दिशाबाट आएको रिक्साले हेऱ्यो पर पुगेर पनि केही छुट्टै चाहिँ फर्की फर्की हेऱ्यो टाँगाले घोडाको लगाम तानेर टक्क रोकिएर हेऱ्यो फेन्सी पसलेले एकजोर सलवार सुट बेच्दा बेच्दै हेऱ्यो श्रृङ्गार पसलेले सजिएर हेऱ्यो पुस्तक पसलेले कुनै नयाँ र सुन्दर किताब बजारमा आए चाहिँ हेऱ्यो पान पसलेले पनि पान बनाउँदा बनाउँदै हेऱ्यो युवकले पान चपाउँदा चपाउँदै हेऱ्यो अर्को युवकले हेरेर चपाएको पानको रस घुटुक्क निलेर हेऱ्यो हुनसक्छ उसले पान खाँदैछु भन्ने नै बिर्स्यो मोटरसाइकलले हर्न बजाउँदा बजाउँदै हेऱ्यो फोटो स्टुडियोले तस्बिर खिच्दा खिच्दै तस्बिर चाहिँ रोकिएर एक टक हेऱ्यो सोची त्यसले हिँड्दा हिँड्दै चोरेर एउटा तस्बिर खिच्यो सिडी पसलेले तिमीलाई देखेर यो दुनियाँ दङ्ग भयो एक तपस्वीको ध्यान पनि भङ्ग भयो गजल बनाएर हेऱ्यो फलफुल पसलेले हेऱ्यो मिठाई पसलेले हेऱ्यो घडी बनाउँदा बनाउँदै घडी पसलेले हेऱ्यो बित्ताको घडीले त चल्दा चल्दै समय बिर्सेर हेऱ्यो उखु पेल्दा पेल्दैको कोलले हेऱ्यो हिँडिरहेको भिडले हेऱ्यो बजारले हेऱ्यो सारा सहरले बिउजेर हेऱ्यो मात्र रहेनन् साराले मुस्कुराए आँखाले तस्बिर खिचेर मनभित्र राखे हिँड्दा हिँड्दै साँडेले पनि सडकमै रोकिएर टक्क काना गाडीको घोप्ट्याएर हेऱ्यो गाई गधा कुकुरहरूले पनि हेरे आँखामा पट्टी लगाइएका घोडाहरूले पनि टाँगाभरि मान्छे बोकेर दौड दौडाउँदै टाउको फर्काएर हेरे पशुहरू चोखो निर्वस्त्र बाँचेकैले सन्तुष्ट छन् पन्छीहरू पवित्र बाँचेकैले सुखी छन् उसलाई पशुपन्छीको जीवन देखेर शुद्ध ईर्ष्या लाग्यो सबैभन्दा बढी यो सहरमा सुखी र सन्तुष्ट छ भने यही साँडे छ उसले ईर्ष्यालु भएर साँडेलाई हेरे फुलट्याक्रादेखि रङ्गशालासम्म जाँदा बिचतिर रानी तलाउ पर्छ तलाउले हेऱ्यो तलाउको छेउछाउमा फक्रिएका कमलका फुलहरूले हेरे रुखहरूले हेरे चौताराहरूले हेरे मन्दिर र मस्जिदहरूले हेरे होटलहरूले हेरे सडक वरिपरिका छाप्रे घरहरू घुम्ती घरहरूदेखि लिएर आलिसान भवनहरूले पनि हेरे ल्याम्प पोस्टहरूले हेरे सरकारी तथा गैर सरकारी कार्यालयहरूले हेरे हेरेर सबै प्रसन्न भए सन्तुष्ट भए कसैले केही भनेनन् बरु सृष्टिको एउटा सुन्दर सृजनासँग दुनियाँ साक्षात्कार हुन पाएर खुसी थियो कसैले पनि किन बुर्का नलगाएकी भनेर प्रश्न गरेनन् प्रकृति आफैले गरेको सृष्टि आफैले हेर्न नपाउनु कत्रो ठुलो विडम्बना प्रकृतिप्रति कति ठूलो अपमान सोची सृष्टि आफै आफ्नो सुन्दर सृजना हेरेर मुग्ध भएको छ ऊ पनि मुग्ध भए शीतल पनि आफैमा सुन्दरी थिए त्यसमाथि थपिएको थियो उसको उमेरको सौन्दर्य उमेरले सौन्दर्य खनाउने चरम अवस्था बाँच्दै थिए त्यही सौन्दर्यलाई ख्यालख्यालमै रहर गरेर पहिलोपटक सबनमको बुर्काले छोपेर सबनमसँगै उरङ्गशालामा सहरको माझबाट मूल सडक हुँदै नाच हेर्न जाँदै गर्दा आफू जीवनमै सबैभन्दा सुरक्षित बाँचेको आभास गर्दै थिए कमसेकम यो सहरले आँखा उठाएर हेर्न सकेन आँखा उठाएर हेरे पनि एउटा कालो आकृति बाहेक केही देख्न नपाएर तिनका हेराईहरू नालीमा खस्ता ऊ आनन्दित भए एकसाथ हजार आँखाहरू उठाएर यो सहर एउटा कलिलो सौन्दर्यमाथि जाइ लाग्न सकेन कति आँखाहरू बाटो छेक्न आउँथे कति आँखाहरू पछ्याउँदै घरसम्म खेद्दै आउँथे त्यतिले नपुगेर जाल बुन्न थाल्थे अस्तित्व बध गर्न यो सहर दिनदहाडै रूपको शिकार गर्छ सौन्दर्यमाथि बाण हान्छ कि छिया छिया काइते बनाउँछ कि मार्छ मृत गडेलाहरू उनी र अस्मितामाथि बल्छी थाप्छ बुर्का लगाएर हिँडेपछि भिड नपुङ्सक जस्तो भएर आफ्नो अगाडिबाट नजर अन्तै फर्काएको उसले आवाज गरी सहरको कालो हेराई कालो बुर्कामा टाँसिन नसकेर खस्तो रहेछ कुहिएको आँप खसे चाहिँ सोचेर हाँसी टागाहरू साइकलहरू मोटरसाइकलहरू गाडीहरू जुत्ता चप्पलहरू टक्क रोकिएर कतै छेउकुरामा सौन्दर्यको शिकार गर्थे पाएनन् एउटा गोप्य कालो योजना बनाउँथे र एउटा अपराधको बिउ रोप्थे नालीमा पाएनन् सडकका छाडा चाँडेहरू गदाहरू कुकुरहरू रियाल काट्दै उत्सुक भएर काना गाडी घोप्ट्याएर एकपटक हेर्थे पाएनन् एउटा कालो आकृतिमा तिनका आँखाहरू अँध्यारोमा बाटो खोज्दै हिँड्दा भित्तामा ठोक्किए झैँ ठोक्किएर लडे र सकिन सके उठ्दै अर्कै बाटो खोज्न थाले यो सहरका साना ठुला होटलहरू पसलहरू सरकारी तथा गैर सरकारी कार्यालयहरू पुलिस कार्यालयहरू भट्टीहरू कसैले नजर उठाएर हेरेनन् कालो बुर्काभित्र कस्तो संसार छ चिन्न नसकेर सहर अन्यलमा पर्यो बुर्काभित्र बुढी आइमै छ कि तरुणी सुन्दरी आइमै छ कि कुरूप काली छ कि गोरी केही छुट्याउन नसकेर सहर खिन्न भयो जस्तो लाग्यो उसलाई सहरको त्यही खिन्न अनुहार त्यही अन्यलपूर्ण अनुहार देखेर आनन्द लाग्यो उसलाई तिनीहरूको काला हेराई कालो बुर्काबाट चिप्लेरै खसेकोमा खुसी लाग्यो सधैँ सधैँ सहर छिचोलेर हिँड्दा एउटा भयानक असुरक्षा बाँच्दै हिँडे जस्तो हुन्थ्यो बुर्कामा सडक छिचोल्दा सुरक्षित आनन्द हुँदो रहेछ सोचेर ऊ बुर्काभित्र एक्लै मुस्कुराई तर ऊ मुस्कुराएको पनि सहरले देख्न पाएन देखिँदा देखिँदा देखिने कुरै नभए जस्तो भएकी थिए तिनजेल देख्नु तर नदेखिनु भएर बाँच्दाको आभासले उसा अनुपम आनन्दको अनुभूति भयो सम्झी कपाल नकोरेको गाजल टिका पोते केही नलगाएको मैला लुगा निधारको खत चिडोमा पलाएको एउटा सानो मासुको डल्लो सबै छोप्दो रहेछ बुर्काले सबैभन्दा बढी त जवानी छोप्दो रहेछ जवानीलाई सुरक्षा दिँदो रहेछ आइमाईहरूलाई श्रृङ्गारको दास हुनबाट बचाउँदो रहेछ सहरको दुर्गन्धित विचार धुलो मैलो प्रदूषणबाट जोगाउँदो रहेछ बुर्खाले सोचे के के कुरा सोचेर मक्क भई कार्यक्रम श्रोति सम्वेकमा अहिले हामीले सुनिरहेको आख्यानको शीर्षक साटिएका फूल हो हामीले अमर नेउपानेको आख्यान संग्रह पानीको घामभित्र संग्रहित साटिएका फूलको वाचन अहिले सुनेका हौ यसको बाँकी अंश वाचन केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार Ujjalo 90 network कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा आज हामी अमर नेउपानेको आख्यान पानीको घामभित्रको एउटा आख्यान सुनिरहेका छौं यसभित्र संग्रहित साटिएका फूल आज हामीले वाचन सुनाइरहेको आख्यानको शीर्षक हो अमर नेउपानेको पहिलो कृति हो पानीको घाम त्यसभन्दा पछि उहाँले उहाँको उपन्यास सेतो धरतीले मदन पुरस्कार पाइसकेको छ र अहिले बजारमा उहाँको पुस्तक करोडौं कस्तुरी भर्खरै आएको केही महिना भएको छ आज हामी उहाँको पहिलो पुस्तक पानीको घामभित्रको साटिएका फूलको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन हुन्छ उनीहरू रङ्गशाला पुगे नृत्य भर्खर सुरु भएको रहेछ बिस्तारै भिड छिचोल्दै अगाडि बढे धेरै अगाडि बढ्न सकेनन् इच्छा पनि गरेनन् त्यो हजारौँको भिडमा पनि शीतल सुरक्षित उभिएकी थिए बुर्खामा सुरक्षित भएर नै नृत्य हेर्दै थिए नृत्यमा आफ्ना आफ्नो साटिएको आवरण अनुभूतिमा रम्दै थिए आनन्द लाग्यो उसलाई हजारौँको भिडमा पनि कुनै आँखाहरूले डस्दै थिएनन् कुनै स्पर्शहरूले डाम्दै थिएनन् कुनै आवाजहरूले कान टट्याउँदै थिएनन् कहिले त यस्तो आवाज हुन्थ्यो मानव उछुन नहुने कुनै कालो आकृति हो त्यही अनुभूतिमा नै उसलाई आनन्दको चरम सन्तुष्टि प्राप्त भइरहेको थियो पे गला धेरै खोलिएको पछाडि ढाड लगभग पुरै देखिने डिजाइनको टिपिक्क परेको पातलो ब्लाउज र पातलो फिलफिले साडीमा शृङ्गारिएकी सबनम साँच्चै हेर्न लायक देखिएकी थिए साडीमा क्या ग्ल्यामरस देखिन्छन् आइमाईहरू ठिटाहरूले भिडभित्रबाट छिल्लिएर भनेको सुने त्यसैले त सहरले हेऱ्यो खुब हेऱ्यो रङ्गशालाको भिडले पनि हेर्दै थियो रङ्गशालासम्म आइपुग्दा उसको शरीरभरि सयौँ आँखाहरू टाँसिएका थिए उसलाई प्रत्येक आँखाहरूको स्पर्श पुष महिनाको घाम जस्तै न्यानो लागेको थियो हो स्पर्शहरू सबनमको शरीरतिर ठेलिँदै आए बिडमा धेरै पुरुषहरू नै थिए अझ प्राय युवकहरू बिडमा उसको शरीर किचियो थिचियो र गिजोलियो उसले त्यसलाई पनि आनन्द मान्दै आफ्नो शरीरलाई भिडमा स्वतन्त्र छोडिदिए आँखा जुदाउनेहरूसँग निर्धक्क आँखा जुदाई मुस्कान साट्नेहरूसँग निसङ्कोच मुस्कान साटी स्पर्श साट्नेहरूसँग निर्लज्ज स्पर्श साटी आवाज साट्नेहरूसँग असौम्य आवाज साटी जे गरी मन निचोरेर गरी स्वच्छन्द भएर गरी समाज धर्म नियम सबै बिर्सेर गरी सोची यो भिडले यो सहरले हिजो पनि देखेको थिएन चिनेको थिएन आज पनि चिनेको छैन भोलि पनि चिन्ने छैन यो दुनियाँलाई देखाउने दिन फेरि आउने छैन उसले भिडको आनन्द लिए उसले भिडलाई पनि आनन्द दिए मञ्चमा प्रस्तुत भइरहेको गीत त नृत्यको तालसँगै उसलाई त्यो भिडमा गिजोलिँदा जीवनको सबैभन्दा महान उत्सव मनाइरहेको भान भयो हजारौँको त्यो सन्ध्याकालीन भिडका माझमा उसले आफूलाई सबैभन्दा स्वतन्त्र र सन्तुष्ट ठानी आफ्नो यति धपक्क बोलेको सौन्दर्य यो सहरले यो भिडले यो दुनियाँले कहिले छुन त के हेर्नसम्म पाएको थिएन यो भिड यो सहर अभागी भएर बाँचिरहेको थियो उसको सौन्दर्य अनुपस्थितिमा आज मुक्ति पायो आफूले पनि मुक्त पाएको ठानी प्राय हिन्दी फिल्मी गीतहरूमा रङ्गीन र पारदर्शी नृत्य मञ्चमा प्रस्तुत भइरहेको थियो ती नृत्याङ्गनाहरू अर्धनग्न नाच निसङ्कोच निर्धक्क हुरी बतासमा रूखका हाँगा नाचे चाहिँ नाचिरहेका थिए మగ దాని దాని దగ నిజ దాని దాని దగ మగ తగ మద గమని దగ తని దగ దాని మద పడు తగ మద ప తగ మద పడు उसलाई कहिले नाच हेर्ने अनुमति थिएन उसको समुदायमा महिलाहरू कसैलाई पनि हुँदैन लुकेर या छलेर नै किन नहोस् ऊ आएकी थिए गीतमा झुमिरहेकी थिए नाचमा रमिरहेकी थिए नृत्य हेर्दा हेर्दै गीत सुन्दा सुन्दै अचानक सबनमले सबै कुरा बिर्सी गीत उसको नसा नसामा रगत भएर बग्न थाल्यो धड्कन भएर धड्कन थाल्यो त्यसपछि उसले आफैलाई बिर्सी उसलाई मानव गीत लाग्यो नृत्य लाग्यो आफैलाई बिर्सन सक्नुको चरम आनन्दमा झुमिरहे त्यसपछि ऊ आफैलाई थाहा भएन गीतको नसामा तरङ्गिँदै भिडकै माझमा झुम्दै नाच्न पो जान थाली त्यो देखेर शीतल दङ्ग परे सबनमले साँच्चै सुन्दर नृत्य नाचेकी थिए मानौ ऊ कुनै प्रसिद्ध नृत्याङ्गना हो जसलाई नाच हेर्नसम्म अनुमति छैन उसैले कसरी यति सुन्दर नाच्न जाने शीतलको मनमा प्रश्न चिन्ह खडा भयो कसरी लाज र सङ्कोच कुल्चिएर पैतालाले भिडकै माझमा नाच्ने साहस गर्न सके सकेकी उतिर आकर्षित हुँदै थियो थप्पडी बजाउँदै थियो ठेल्दै थियो किच्दै थियो कचेड्दै थियो सबनम झन सन्तुष्ट हुँदै थिए मारिफत की नई मंजिल को चला तो बाहें डाल के बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम पति की नई को चला बिस्तारै भिडमा भित्रभित्र एउटा गुई हल्ला बढारियो प्रदूषित हल्लाले भिड छचल्कियो पोखिन खोजे चाहिँ भयो आफूलाई नबिर्सिकन नाच हेरिरहेकी शीतलको कानमा जब त्यो गाईगुई हल्लामा परिवर्तन भएर आवाज ठोकिन आयो उसलाई त्यहाँ उभिरहन सजिलो लागेन हल्लाको आवाज सुस्तरी बढ्दै थियो यो मुस्लिम आइमाई कहाँबाट आइपुगी बुढी होला तरुणी पनि हुन सक्छ बुढी भए पनि तरुनी भए पनि मुस्लिमहरूको इज्जतको सवाल हो कसरी आउन सके कि छाडा भएर नाच हेर्न सबै उस्तै त हुन् आइमाईहरू च्वाक जस्ती छ बरु भिडकै माझमा नाच्नलाई हेर्न क्या पट्ठी चालु जस्ती छ चला हल्ला बढ्दै थियो धेरै गाई गयो उसले बुझिन बुझ्न पनि खोजिन जति बुझी पर्याप्त थियो उसको मनमा चिसो बस्यो नेपालगञ्ज साह्रै संवेदनशील ठाउँ हो सानो कुरालाई लिएर जुनसुकै बेला यहाँ ठुल्ठुला दङ्गा भड्किन सक्छन् कारण सानो हुनसक्छ घटना र परिणाम ठुलो कारणले बोक्नै नसक्ने घटना घट्छन् त्यसको कारण आफू बनियो भने त्यहाँभन्दा ठुलो दुर्भाग्यहरू के हुन सक्छ यो खतराबाट बाँच्न तुरुन्तै उसले कार्यक्रमबाट बाहिरिने निर्णय गरे गीतमा झुम्दै गरेकी सबनमलाई जाने इसारा गरी सबनमले देखिन फेरि इसारा गरी देख्दै देखिन बोलाइ सुनिन फेरि बोलाइ बोलिन फेरि बोलाइ मानिन तानी आइन फेरि तानी जबरजस्ती आई निन्द्राबाट बिउजे चाहिँ आई रातों में तूने जब चांदनी रातों में तूने खुद हमसे किया इकरार वफा कार्यक्रम सकिएको थिएन आधाभन्दा बढी मात्र सकिएको थियो सबनमले आत्तिँदै रिस मिसेर भने किन तानेकी नाचिसकेको छैन सुस्तरी कानमा भने हिँड जाउँ पछि भन्छु यहाँ दङ्गा हुन सक्छ अब पनि हामी बस्यौँ भने खतरा हुन्छ जब रङ्गशालाको गेट बाहिर निस्के दुवै शीतलले धन्न बाँच्यो भन्ने सन्तोषको सास फेरि भने सबले पुरै नाच पनि हेर्न पाइएन भन्ने असन्तोषको सास फेरि शीतल हतारिँदै रिक्सामा चढी सबनम करले चढी रिक्सामा सबनमले गुनासो गर्दै जबरजस्ती तान्नाको कारण सोधी रिक्सामा पनि भन्नु उपयुक्त सोचिन शीतलले भनी सबै पछि भन्छु पहिले घर जाउँ शीतललाई कतिखेर घर पुगेर बुर्खा फुकाल्नु भएको थियो रिक्सा फुल टेक्रातिर कुद्यो दुवै शीतलको घर पसे सबैभन्दा पहिले शीतलले बुर्खा फुकालेर फेरि अर्को पटक सन्तोषको लामो सास फेरि सबनमले आफ्नो बुर्खा लगाई त्यही बेला शीतलको लोग्ने आइपुग्यो सबनमलाई केही बेर बस्ने इच्छा थियो कुरा गर्ने इच्छा थियो अप्ठ्यारो मानेर आफ्नो घरतिर लागि अर्को ढोका खोलेर भित्र छिर्न लाग्दा अनायास सात फिट अग्लो ढोकाले ठोक्ला जस्तो भयो भित्र छिरिसकेपछि पनि दस फिट अग्लो सिलिङ होचो जस्तो भयो सधैँ उसलाई सुरक्षा दिइरहेको घरको सिलिङ खस्छ कि जस्तो भयो घुमिरहेको पङ्खा घुम्दा घुम्दै आफैमाथि झर्छ कि जस्तो भयो घर साँघुरो लाग्यो असुरक्षित लाग्यो रात छिप्पिँदै थियो घरमा एक्लै थिए उसलाई एक्लो हुनु आनन्द आइरहेको थियो मनमा विभिन्न तरङ्गहरू उठिरहे सबैभन्दा बढी रङ्गशालामा बजेको गीत उसको मानसपटलमा गुन्जिरहेको थियो कजरारी कजरारी तेरि काले काले नाइना कोठामा त्यही गीत बजाएर क्यासेटमा एक्लै नाच्न थाले नाच्दा नाच्दै पसिना आयो र पनि नाचिरहे मन खोलेर नाची दराजको ठूलो ऐनामा आफू नाचेको हेर्दै नाची सन्तोष लागेन नाच्दा नाच्दै निर्वस्त्र नाच्न झ्यालतिर हेरी अलिकति पर्दा लगाउन बाँकी रहेछ लगाई दुई टुक्रा लुगामा मात्र उभिएर ऐना हेरी अझै चित्त बुझेन शरीरमा वस्त्रको नाममा एउटा धागोको त्यान्द्रोसम्म नराखेर हेरी अझै चित्त बुझेन अनुहारमा श्रृङ्गारको लेप आँखामा गाजल सिउँदोमा सिन्दुर अझै उस्तै थियो हेरेर सोची सिन्दुर पनि बन्धन हुँदो रहेछ गाजल टिका पोते पनि बन्धन हुँदो रहेछन् कतै बाँधेको जस्तो हुने कतै चलमलाउँदा अप्ठ्यारो भए जस्तो शरीरमा पसिनाको तहले पनि निर्वस्त्र हुनबाट रोकिरहेको हो कि त्यसरी ऊ बाथरुमभित्र छिरी कोही आउला भन्ने डर नभएकोले ढोका लगाउनु जरुरी ठानिन लगाइन सावरबाट झरेको पानी उसको शरीरमा कलात्मक भएर झरेको हेरिरहन मन पर्यो पानी बाटो नछोडी बग्दो रहेछ शरीरमा शिरदेखि बग्दै गरेको पानीको गति मन पर्यो स्वच्छन्दताको नयाँ नयाँ क्षितिज खोज्नमा व्यस्त हुन थाले स्वच्छन्दता र सन्तुष्टिको अन्तिम बिन्दु कहाँ हुन्छ प्रश्नमा पुगेर रोकिएर धारो बन्द गरी रोकिनु मात्रै भयो उत्तर पत्ता लागेन निरुत्तर बाथरुमबाट निस्किए जिउको पानी पुछी टाउकोमा तौलिया बाँधी एकैछिनमा शरीर ओभायो कपाल ओभाउँदै थियो मोरे नुहाइसकेपछि लुगा लगाउन मन भएन किनभने आफ्नो शरीर आफ्नो लागि सधैँ नाङ्गो भइरहन्छ अरूको लागि लुगा लगाउन त्यहाँ अरू केही थिएन त्यो रातमा कोही आउने सम्भावना पनि थिएन फेरि होइन अगाडि उभि ओछ्यानमा पल्टी अझ चित्त बुझेन घरका भित्ताहरू पनि वस्त्र हुन् जस्तो लाग्यो बन्द कोठामा बस्न मन लागेन कोठाका भित्ताहरूले पनि निर्वस्त्र हुनबाट रोक्दैछन् भन्ने सोची रातको एघार बजिसकेछ छतमाथि गई स्वच्छन्द हुन खोजेर चारैतिर हेरी प्रायः घरका ज्यालहरूले उज्यालो हाँस्न छाडिसकेका रहेछन् माथि छतमा पनि क्यासेटमा त्यही गीत बजाएर निर्वस्त्रताको अन्तिम तहमा पुग्न सकिन्छ कि भनेर सोच्न थाली कजरारे कजरारे तेरे काले काले नयना स्वच्छन्द भएर नाची शुद्ध शरीर मात्रै भएर नाची एउटा कता कता दुखी रहने असन्तुष्टि सम्मान गर्नको निम्ति नाची घरमा कोही नहुनुको फाइदा उठाएर नाची आफ्ना पखेटा फिजाएर आकाशले अतिशय मायाले उसको निर्वस्त्रतालाई छोप्यो शिरशिरी बतासले चुम्बन गर्यो द्वितीयको जुनले ताराहरूले शीतल स्पर्शले सुमसुमाए उसको शरीरले तृप्तिको सास फेर्यो र पनि कता कता अझै उसलाई केही बाँकी छ जस्तो लागिरह्यो अझ उसले आफूलाई खोल्न बाँकी छ जस्तो भइरह्यो अझै निर्वस्त्र हुन बाँकी छ जस्तो भइरह्यो तर के खोल्न बाँकी छ थाहा पाउन सकिनँ आफैसँग खेल्दा खेल्दै नाच्दा नाच्दै धेरै नै थाकिन्छ थकाई सन्तुष्टिको अन्तिम बिन्दु रहेछ तल ओर्ली ओछ्यानमा पल्टी र मस्तसँग निधाई जोडिनै लागेको घर आमन्य सामान्य कोठा हेराहेर गरिरहेका दुई झ्याल भोलिपल्ट बिहान सबनम झ्यालमा बसी शीतल पनि फुर्सद मिलाएर झ्यालमा आई कुरा गर्न लागे अब म हिजो जसरी हिँड्न सक्दिनँ शीतल म पनि त हिजो जसरी हिँड्न सक्दिनँ सबनम तिमीलाई त्यस्तो विचार कसरी आयो रे खै के भो भो एउटा साहस गर्न मन लाग्यो गरेँ यो दुनियाँको आँखालाई आफ्नो रूप चखाउन मन थियो चखाएँ जानी जानी एउटा अपराध गर्न मन लागेको थियो गरेँ शीतलले सोधी तिमी यसलाई अपराध ठान्छौ खै के भन्ने हाम्रोमा यस्तै चलन छ पुर्खा लगाउनु पर्ने तिम्रो मियालाई मनाउन उसको अनुमति भए तिमी पनि म जसरी नै हिँड्न पाइहाल्छौ नि उसलाई मनाउन सकिँदैन कट्टर छ यहाँभन्दा ठुलो विद्रोह गर्न सक्दिनँ किन सक्दिनौ तिम्रो त यो सुरुवात मात्र हो तिम्रो आँखामा विद्रोह गर्न सक्ने साहस देखिरहेछु त्यसो भए मैले हिजो विद्रोह नाच्दा नाच्दा किन तानेकी त शीतल के खतरा थियो भने कि बुर्खाभित्र पनि मान्छे सुरक्षित हुँदो रहेनछ सबनम निर्वस्त्र हुँदा पनि अझै निर्वस्त्र हुन बाँकी हुँदो रहेछ शीतल सम्वेगमा अहिले हामीले सुनेको वाचन साटिएका फूलको वाचन हो यो आख्यान अमर न्यौपानेको संग्रह पानीको घामभित्र संग्रहित आख्यान हो यसलाई हामीले आजको श्रुति सम्वेकमा वाचन गऱ्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिक्रिया पठाउनुहोला हाम्रो कार्यक्रमको ठेगाना श्रुति सम्वेक Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा हाम्रो भेटघाट हुने नै छ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी विदा हुन्छौँ नमस्कार शुभरात्रि नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आज मंगलबारको श्रृङ्खलामा हामी एक श्रृङ्खलामा पूरा हुने कथा लिएर आइपुगेका छौं आज हामीले अमर नेउपानेको आख्यान पानीको घामभित्र संग्रहित एउटा आख्यान प्रस्तुत गर्नेछौं पानीको घाम श्रुति सम्वेकमा केही वर्ष अगाडि हामीले यसभित्रका अरू आख्यानहरू पनि सुनाइसकेका छौँ आज यसभित्रको एउटा आख्यान वाचन गर्दैछौँ एउटै आख्यान आजको एक श्रृङ्खलाका लागि पूरा हुनेछ पानीको घामभित्र संग्रहित अमर नेउपानेको आख्यान खुसीको पीडा अब वाचन सुरु हुन्छ मध्याहपछि जब घाम पश्चिमतिर ढल्कन थाल्यो तुर्नेको मन मात्र होइन आँखा पनि आफ्नो ठरुवा चुलुवा आउने डगरतिर एक तमासले ओछिन लागे मन एउटै कुरामा एकोरिरह्यो धनीरामले हिजो मात्र भनेको थियो उसलाई चुलुवाको फोन आएको कुरा उसले बोल्न त पाइन बेगरी गर्न गएकी थिए बडगरको र पनि खबर सुनेर खुसी भई उसको घर नजिकैको धनीरामसँग मोबाइल छ बेला बेलामा आफ्नो लोग्नेसँग त्यसैबाट बात मार्छे तुर्नी लिन्छु त भन्थ्यो चुलुवाले पनि मोबाइल तर लिएको थिएन भन्थ्यो मरेर काम गर्छु यही माघीसम्ममा एउटा मोबाइल किन्छु दुई तिन हजारको बात त हो अर्को माघीसम्ममा मन्तुनीलाई पनि किनिदिन्छु तर मन्तुनीलाई उसले मोबाइल किनेको थाहा थिएन किनेको भए त धनीरामलाई फोन गरेर भन्दो नम्बर थाहा दिँदो सोचेर फेरि डगरतिर हेरी भोलिको माघीका लागि चहल पहल अघिल्लो दिनबाट नै सुरु भइसकेको थियो गहना गुरिया र नयाँ लुगाहरूको पोको कतिखेर हेर्न पाइएला भनेर ऊभन्दा उसकी चार वर्षीय छोरी दुर्गी अधैर्य भएर कुरिरहेकी थिए उसलाई त सबैभन्दा पहिला आफ्नै चुलुवाको अनुहार हेर्ने व्याकुलता थियो ठाममै दुई महिना भयो चुलुवा घर नआएको मन्तुनीलाई नभेटेको पनि दुई महिना नै भयो यो दुई महिनासम्म चुलुवाले नेपालगञ्ज सहरमा लगभग चौबिसै घण्टा जस्तो घर बनाउने काम पायो घर बनाउने मजदुरीमा दुई महिनासम्म खटिरह्यो त्यहाँ आम्दानी पनि राम्रै हुँदै थियो दुई महिनासम्म उनीहरू पचास किलोमिटरको दूरीमा शारीरिक माया र शून्य किलोमिटरको दूरीमा भावनात्मक माया गरिरहे बैजापुरदेखि नेपालगञ्ज पचास किलोमिटर टाढा पर्छ बीचमा राप्ती बगेको छ राप्तीमा डुङ्गा चल्छ पुल पनि बन्दैछ पुल बनेपछि पुलबाट तर अहिलेसम्म डुङ्गाबाट उसरी नै उसको माया वारिपारी गरेको भान भयो मन मन्टुनुलाई दुई महिनाभरि सङ्घालिएका मनका अनेक सम्वेग तथा आवेगहरूलाई रातभरि पोख्ने उसको विचार झाँकिँदै थियो भावना पत्रित पुष्पित भइरहेको थियो उमेरको फल लटरम्म भएर नुकिरहेकी थिए धनीराम कता कताबाट घुम्दै आएर उसको अगाडि उभियो अनि सधैँको जस्तो गोजीमा हात हालेर मोबाइल झिक्यो ऐना हेरे चाहिँ हातले समाएर हेऱ्यो र मन्तुर्नीलाई हेऱ्यो मन्तुर्नीले हेरिराखेकी रहेछ मोबाइल देखाएर मन्तुर्नीको मन आफूतिर खिच्न सफल भएको सोचेर खुसी हुँदै नम्बरहरू थिच्न थाल्यो कसैलाई फोन गरे चाहिँ गरेर फेरि गोजीमा राख्यो कसलाई फोन गरेको रे लाग्दै लागेन नेटवर्क खराबी छ खटियामा बस्छ न चुलो आइपुगेको छैन आउँदै होला म त आइसकेँ देख्दिनौ तिमी त नजिकै छौ म नजिकी चुलुवा भाउजी त्यति बेला मन्तुर्नी अप्ठ्यारोमा परी उत्तरमा एउटा गोलो चक्रिय मुस्कान छाडी त्यसैलाई सम्झेर धनीराम मक्ख भयो धनीरामलाई उत्तर मन्तुर्नी जस्तै सुन्दर लाग्यो धनीराम गएपछि गाउँको माथि डगरतिर हेर्दै चुलुवाको याद अझ बढेर आयो चुलुवा यति बेला राप्तीमा डुङ्गामाथि सामानहरूको पोकोसहित वारी तर्दै होला यतिखेर राप्ती सानो र सङ्लो छ उसलाई ठूलो तमिलो र डरलाग्दो बर्खे राप्तीभन्दा यस्तै सुन्दर शान्त र सानो हिउँदे राप्ती मनपर्छ उसका छिमेकी तथा साथीहरू धेरैले चामलको पिठो मिलमा लगेर पिनाए तर उसले घरकै जाँतोमा पिनी भाँडाकुँडा सफा गरी घर दुई तीन दिन अगाडिदेखि नै रातो माटो कमेरो माटोले लिपिएर पुरेनी चित्र बनाएकी थिए घर चिटिक्क देखिएको थियो चुलो आएपछि सँगै ढिक्री तयार गर्ने जाँड तयार गर्ने चामलको पिठोको रोटी बनाउने सोची घर आँगन पर चोकसम्म सफा गरेकी थिए उसले माघीको भन्दा चुलुवाको स्वागतको लागि यो सब गरेकी थिए यदि चुलुवा नआएर माघी मात्र आउने हो भने त्यो माघी उसलाई सबैभन्दा नरमाइलो माघी हुने पर देखियो एउटा आकृति आकृति मान्छेकै हो भन्ने चिनी मान्छे पुरुष नै हो भन्ने पनि चिनी पुरुष चुलुवा नै हो भने ठम्ब्याएपछि मन्तुर्नी खुसी भई उसको अनुहार एक्कासी ढकमक्क फुल्यो र सुस्तरी हलियो चुलुवातिरबाट आएको बतासले एउटा झोला ठुलै भन्न सुहाउने गरुङको भारी बोके चाहिँ पछाडि फेरेको थियो अर्को हातमा झुन्ड्याएको मन्तुर्ने केही कुरा सम्झे चाहिँ हतारिँदै भित्र पसी सबभन्दा पहिले दैलोबाट छिर्ने बित्तिकै देखिने छरप्रष्ट भाँडाकुँडा सामानहरू मिलाई कुन्टी असरल त थिएन उसले दिउँसैदेखि मिलाएर सबै लुगाहरू धोएर सुकाएर पट्याइवरी सजाएकी थिए र पनि फेरि रुजु गरी बाहिर आई चुल्वा जिन्दगीकै कोसेली बोकेर आए चाहिँ देखियो उसको हेराइमा बलिहारी आइ नसक्दै आउँदै गर्दा कस्तो अधैर्यता पलाउँदो रहेछ कहिले खटियामा कहिले चकटीमा बरोबर बस्दै थिए आउँदा ऊ वरिपरि देखिएका साथीभाइ बठनिया बुढाबुढी सबैसँग बोल्दै आइरहेको थियो बठनियाहरूसँग बोल्दा हाँस्दा उसको मन चसक्क भयो जस्तो पनि भयो तर त्यहाँभन्दा बढी केही भएन किनकि त्यहाँभन्दा बढी उनी चुलुवाले केही पनि गरेको थिएन पानीमाथि डुङ्गाको डोब मेटिए चाहिँ ती सामान्य चस्काईहरू उसको आगमनसँगै आफै मेटिएर जाँदै थिए कहाँ कहाँ टोलतिर खेल्न गएकी चार वर्षकी छोरी दुर्गी पनि दौडदै आइपुगी आँगनमा आइपुगेर उभिँदा सधैँ देखिरहेको चुलुवा दुई महिनामै अर्कै भएर आए जस्तो देखी पिँढीमा आएर बस्यो चुलुवाको शरीरबाट पसिनाको गन्ध होइन पर्फ्युमको सुगन्ध आइरहेको मन्तुर्नीले अनुभव गरी वरिपरि आफ्नो खुसी पोख्दै मन्तुर्नीले झोलाभित्र राखी छोरी पनि भित्र गई चुलुवा पनि भित्रै गयो छोरीले धेरै जिद्दी गरी मन्तुर्नीले झोला खोल्न थाली बिहे गरेको पाँच वर्ष हुँदासम्म पनि चुलुवाले गतिलो दुई जोर लुगा किनिदिन सकेको थिएन गतिलो गहना किनिदिन सकेको थिएन चाँदीका काम चलाउ खाले बाजु पाला नथिया किनिदिएको थियो गहना भए पनि नभए पनि मनतुर्नी सन्तुष्ट थिए कहिले उसको मुखबाट मनबाट गुनासो पोखिएको थिएन किनभने उसको मनमा पोखिने गरी गुनासो भरिएकै थिएन गहना विहीन हुँदा पनि एक दुई जोर च्यातिन बाँकी भएका लुगाहरूसँग पनि ऊ सन्तुष्ट थिए किनभने ऊ चुलुवासँग सन्तुष्ट थिए खुसीले उसका आँखा बिहानको तलाउ झैँ लहराइरहेका थिए यसपालि चुलुवाले मन्तोनीलाई बाला हरिया हँसुली मोरमाला जस्ता परम्परागत गहना होइन कुन्नी के बुझेर हो यसपटक सिक्री त्यो पनि सुनको मोटो र कलात्मक अनि लामा लामा झुम्का चुराहरू ल्याइदिएको थियो लुगाहरूमा पनि परम्परागत अङ्गिया लेहङ्गा घाघर चोली होइन साडी ब्लाउज ल्याइदिएको थियो गरिबी इच्छा पूरा करा दो तुम तो गरीब जाऊ मैं धोबे बलिहारी जाऊ मैं धोबे बलिहारी जाऊ मैं धोबे बलिहारी यत्तिका गहना र लुगाहरूको केही आशा थिएन मन्तुनीलाई चुलुवाको बाहेक उसले केही भनेकी पनि थिएन सबै चुलुवा आफैले आफ्नै मनले भनेर ल्याइदिएको दङ्ग परी नभनेर चुलुवाले कसरी यसो गर्न जान्यो पहिला चमचम चम्किएका गहनाहरू देखेर त उसले पत्याउनै सकिन धेरै बेर ओल्टाइ पल्टाइ गरी पत्याजे गरेर सोधी अत्रा धेर गहना के कर लग नन्लो तोर लग तोर लग कुछ नै हो तै बटे जे मोर तक्ते तु बट्ने करो जे नै चाहिँ मै अत्रा धेर गहना गुरिया मन्तुनीले गहनाभन्दा माया ठुलो भन्ने देखाउन खोजे चुलुवाले गहनामा माया पनि मिसेको छु भन्ने देखाउन खोज्यो आफ्नो लागि पनि चुलुवाले धोती कमेज झुलुवा कछाड होइन आधुनिक सर्ट प्यान्ट जुत्ता किनेको थियो छोरी दुर्गीलाई पनि आजभोलि सहरमा पाइने आधुनिक लुगा र चुइँ चुइँ कराउने जुत्ता किनिदिएको थियो सबैभन्दा खुसी नयाँ लुगा देखेर दुर्गी भएकी थिए रोटी र माछासँग दुई बटुको जाँड मन्तुर्नीको हातबाट पिएर गाउँतिर सुँगुरको मासुको खोजमा उठ्न खोज्दा उसलाई गाह्रो भयो धर्मर आयो मन्तुर्नी आत्ती कहाँ होइल दुर्गिक बाबा नआत्ती भन्यो खुट्टा निधाएछ बसिरहँदा हो जस्तै लागेन दुई महिनासम्म कहिल्यै थकाइ मार्न पाएन होला एकैचोटि थकाइ निस्केको जस्तो छ होइन जिउ फालेर काम गर्यो ठिकिनस् तेरै लागि बाँचेको यो जिउ कम्ती गाह्रो भयो होला त यत्तिका गहना जोड्न त गहनाभन्दा बढी छेस म भइ भइ किन ल्याएको त गहना त्यसो भए तँलाई गन लगाएको सुहाउँछ नि त थाहा छ मलाई तिमी धेरै थाकेका छौ दुई महिनासम्म तिम्रो जिउले तेल देख्न पाएन भरे तिम्रो जिउमा तेल लगाइदिन्छु सब ठिक हुन्छ एकछिन आराम गर भरे भरे जाउला फेला फेरि बस्यो गर्न लगाएर मन्तुर्नी घरमा भएको सानो ऐना अगाडि उभिए सिक्री झुम्का चुराहरू पहिला चमचम चम्केका उसको श्याम वर्ण झन चम्कियो अनि चुलुवा अगाडि उभिए मानौ चुलुवा ठूलो ऐना हो चुलुवाको अनुहारमा आफूलाई देखिने जस्तो गरी र सन्तुष्ट भई सन्तुष्टिमै सोधी दुर्गिक बाबा यति धेरै पैसा कहाँ पायो दुई महिना त म रात दिन काममा खटिएँ पहिले पनि त खटिन्थ्यो अहिलेको काममा धेरै आम्दानी भयो कमाएको जति सबै गहना किनेर सक्यौ माघी मनाउनु पनि पुग्छ तर दुई महिनामै कसरी कमायो ती धेरै गहना किन्ने पैसा कतै चोर्न त चोरेनौ चुल्हा चोर्ने काम पनि गर्छ भन्ने लाग्छ तँलाई लाग्दैन गाई जस्तै सुधो छ किन भने कि त त्यत्तिकै मुखमा आइहाल्यो एकछिनसम्म केही बोल्न सकिनँ ऊ पनि बोलेन फेरि ऐना हेरेर भने कसरी छान्यो यति राम्रा गहना मैले जहाँ काम गर्छु त्यहीँको साउनीले छानिदिए कि साउनी जाति थिए साउ साउनी नै खुसी भएर मेरो काम देखेर विश्वास गरे दाल चामर दिएर पठाएका उनीहरूले नै हो सबैभन्दा बढी तिमीसँग म खुसी छु जुलुवाले अङ्गालेर मुहाई खायो बिहे गरेको पाँच वर्ष भइसक्दा पनि मन्तुनेले उस्तै लाज माने तेरो यही लजालु बानीले त त सधैँ नयाँ नयाँ लाग्छेस् तिमी पनि त नयाँ लाग्छौ सधैँ नयाँ नयाँ काम गर्छौ एकैछिनपछि भन्यो मैले पनि मोबाइल किने नि मन्तुर्नी कहिले हिजो मात्र मोबाइल देखेर दङ्ग परे मन्तुर्नी उसले आफ्नो मोबाइलबाट बर्दियामा बस्ने दाईसँग बोलेर झन् दङ्ग परे केही बेर मोबाइल चम्चुमाएर उसले चुलुवाकै हातमा थमाइदिए मन्तुर्नीको ध्यान भने गहनामै परिरह्यो फेरि ऐना हेरी मनमा धेरै कुराहरू खेल्न थाले सोधी यी सबै सुनको हो सुनको जस्तो छैन छ सुन जस्तो भएपछि सुनकै त हुन्छ नि त्यसो भए महँगो पर्यो होला है सबैभन्दा महँगो त मेरो लागि तै छेस मन्तुर्नी फेरि मन्तुर्नी मुक्त भई गोजीबाट मोबाइल झिक्यो हेऱ्यो थिच्यो नम्बरहरू केही सुने जस्तो गर्यो बोले जस्तो गर्यो तर साँच्चैकै बोलेन उभियो उभिएर पनि मोबाइल खेलाइरह्यो मोबाइल खेलाउँदा खेलाउँदै बाहिर निस्क्यो मन्तुर्नीलाई धनीरामको याद आयो सोची मोबाइल उनीहरूको स्वभाव सबैको प्राय एउटै हुँदो रहेछ कि म सुँगुरको मासु व्यवस्था गर्न जान्छु मन्तुर्नी ऊ घरबाट म सुँगुरको मासु व्यवस्था गर्न जान्छु मन्तुर्नी ऊ घरबाट निस्के बुलबुल पब्लिकेशन उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि बुलबुल पब्लिकेशन नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ Bulbul publication private limited Kathmandu phone number अन्ठानब्बे दुई तिस सैतिस तिन पाँच नौ अन्ठानब्बे दुई तिस सैतिस तिन पाँच नौ बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन एकैछिनमा मन्तुर्नेको मजेरीमा उसका छिमेकी सङ्गिनीहरू इतबारिया ऋषिया भगिया बुदनीहरू जम्बा भए कटक्क मन कटाउँदै ईर्ष्या गरे चाहिँ गहना गुरियाको प्रशंसा गर्न थाले गहनाको प्रशंसा सँगसँगै चुलुवाको पनि प्रशंसा गर्न थाले थरुनीहरूले सधैँ चाँदीकै मात्र गहना के लगाउनु त कति बुझेको चुलुवाले मन्तुर्नीको कुरा कति सुहाएको छ मन्तुर्नीलाई पहेँलो चमचम गरेका गहना मेरो ठरुवाले त यस्तो के ल्याइदिन्थ्यो मन्तुर्नीको पनि सुनका गहना लगाउने दिन आएछन् तोहर ठरुवा कत्रा मजा त कति भाग्यमानी छेस मन्तुर्नी छाई पहाल अब छावा पाई मन तुर्नी यो गाउँमा चुलवा दाई जस्तो राम्रो मान्छे कोही छैन चुल्वा तँलाई कति धेरै माया गर्छ चुलवा दाई रिसाएको कहिल्यै देखा छैन अरू बठनियाहरूमाथि कहिल्यै आँखा लगाउँदैन सिक्री बढी सुहाएको छ झुम्का नभएको भए कानमा सिक्री त्यति सुहाउने थिएन त सुनै सुनले पुरिस मन तुर्नी यतिका गहना भएपछि त तिमीहरू अब गरिब रहेनौ यति धेरै प्रशंसा लोग्नेको हो कि गहनाको उसले बुझ्नै सकिन नबुझेकोमा पनि कुनै समस्या लागेन तैपनि प्रशंसै प्रशंसाको बीचमा गहना होइन आफ्नो चुलुवा असुरक्षित लाग्यो उसलाई केही भनिन भित्रबाट पुरै हाँस्न सकिन उनीहरूसँग आधा मात्र हाँसी त्यही आधा हाँसो आधा चन्द्रमा जस्तै सुहाएको छ भनेर बुधनीले भने यस्ता सानातिना कुराहरू उसको मनबाट बादलको गतिसँगै परिवर्तन भइहाले चुलुवाले नेपालगञ्ज सहरदेखि दाल चामल खुर्सानीहरू मिठाईहरू पनि ल्याएको रहेछ सबै खोलेर हेरी चामल धेरै नै रहेछ साउनीले दिए कि भन्थ्यो माया पनि गर्थे भन्थ्यो डेरीमा राखी अरू सबै डकियामा राखी साँझ जमक्कै पर्यो चुलुवामा सङ्गुरको मासु र कुखुराको भाले लिएर आइपुग्यो चुलुवाले उति फुर्तीफार्ती देखाउन सकेको थिएन हुन त उशान्त स्वभावको मान्छे कहिले चुल बोलाएको आत्तिएको चिच्याएको रिसाएको देखेकी थिएन मन्तुर्नीले दुई महिनापछि स्वास्नी भेट्दा देखा पर्ने मादकता पनि देखिएको थिएन उस शान्त देखिएको थियो मन्तुर्नीको आँखामा ढिक्री रोटी खुर्सानीको अचार काठा र सुँगुरको मासु चुल्वाको अगाडि राखिदिए चुल्वाले आङ तान्यो आङ तान्दा उसको मुख मन्तुर्नीसँग जोडियो हाँसी हाँस्दा थोरै चौरी परी अझ धेरै चौरी परे चुलुवा त्यो चौरी दुःखको र गरिबीको चौरी हो बुढ्यौलीको होइन अनुभूति गरेर चुलुवाले एक बट्टुको जाँड पिसकेर अर्को बट्टुको थप्यो सुत्ने बेलामा पनि मन्तुरीले र झुम्का फुकालिन बिर्से जस्तो गर्न खोजी तर रहर नपुगेको भाव अनुहारमा देखिन्थ्यो ओछ्यानमा पल्टेको चुलुवा थकित भए पनि आसक्त देखियो मन्तुरीले तोरीको तेल तताई मनतातो तेलले चुलुवाको सर्वाङ्ग मालिस गरिदिए चुलुवाको शरीरमा जाँड पनि नसा नसामा पुगिसकेको रहेछ मन्तुरीले थाहा पाए उसको थकाई उत्तेजनामा रूपान्तरित भयो तर कुन्नी किन हो चुलुवा समागम अघि नै स्खलित भइहाल्यो मध्यरात भइसकेको थिएन मन्तुर्नी जाग्राम सुतेकी थिए लुला हातहरूले अँध्यारोमा मन्तुर्नीलाई छाम्दै उसका हातहरू तन्द्रामा लट्ठिन थाले ऊ तुरुन्तै निदाइहाल्थ्यो सोची चुल्ला दुई महिनादेखि थाकेको छ तर मन्तुर्नीको आँखामा निद्राको लेससम्म पनि थिएन दुर्गिक बाबा निदैलो बोलेन फेरि सोधी कचकचाएर तन्द्रामा भन्यो नै निदाइलो हुँ निदाएको छैन कहाँ करेटे नै हो किन त बोल्दैनौ तैँ बटुवाना सुन टुँ त बोल्न सुन्छु तू निद जैव तिमी निदाउँछौ नै निदेमका निदाउन्न ल कहाँ करे नै खिटकोर ठुटे किन त चल्दैनौ तैँ खिटकोर न त न थकाइल बटो न थाकेका छौ होइन भनी मन्तुनीले चुल्वा फेरि तन्द्रामा पर्यो उसको जिउ बिस्तारै सुमसुमाई आनन्द मानेर चुल्वा निद्रामा डुब्यो स्पर्श दुख्नुको कति ठूलो औषधि अनुभव गरेर झन् लट्ठ निदायो रात छिप्पियो निदाउन खोजी सकिन बेला बेलामा तन्द्रामा परे जस्तो भयो र उसलाई निदाए चाहिँ गर्नु लाग्यो सकिन शरीरमा रगतको बाढी आइरहे चाहिँ बहिरहेको थियो आफ्नै शरीर न्यानोभन्दा बढी पोल्ने भएर आउँदो रहेछ कहिलेकाहीँ आभास गरी पुष मशान्तको रात बाहिर चिसो थियो उभित्र तातो लोग्नेको निद्रा खोल्ने क्षणको प्रतीक्षा गरिरही चल्मलायो बिउजेको हो कि जस्तो ठानेर सुस्तरी बोली दुर्गिक बाबा सङ्गिनी सुई लगाउन छोडिदिए बिउजेको रहेनछ सुनेको भए उठ्थ्यो होला निधाएको कानले मात्र सुन्यो निधाउने प्रयत्नमा निधाइरहेकी थिइन आँखा चिम्लेर निर्वस्त्र उच्चुलुवासँग टाँसी पुसको अन्तिम चिसोले उसलाई छोएको थिएन ऊ फेरि उत्तानो परेर सुती तन्द्रामा परे जस्तो भयो आँखा चिम्ली यस्तैमा एउटा हात बिस्तारै उसको छाती गला र अनुहारतिर सलबलाउन थाल्यो उसलाई त्यो सलबलाहट चुलुवाको अघि पछिको भन्दा फरक स्वादको लाग्यो त्यही भएर त्यही फरक स्वाद नै उसलाई मन पर्यो दुई महिनापछि मानौ चुलुवाले अर्कै स्वाद लिएर फर्कियो कस्तो चिसो संवेदना हित हात भएको हात सिरक बाहिर परेर होला सोचेर चुपचाप प्रतिक्रियाविहीन त्यो एक हाते स्पर्शको गतिलाई उत्सुक हुँदै आँखा चिम्लेरै तन्द्रामा उत्तानो परेर चुपचाप अनुभूत गरिरहे आँखा चिम्लेर लिइने स्पर्श सुखको आनन्दमा उमुग्ध भइरहे तन्द्रामा लोलाएका उसका आँखा चनलट्ट परे जस्ता भई सोची बल्ल यो मान्छेको थकाइ मेटिएछ क्रमशः हात चिसो पनि होइन तातो पनि होइन औसत तातो हुँदै गयो ऊ आफू प्रतिक्रिया रहित भएर लोग्नेको स्पर्शको क्रिया जान्न खोजिरहे अघि पछि भन्दा लोग्नेका हात धेरै धर्मराय चाहिँ लाग्यो चरम उत्कण्ठामा लसिएर ती हातहरू शरीरका प्रत्येक अङ्ग अङ्गमा निर्धक्क पुगुन् भनेर ऊ चुपचाप पल्टिरहे तर त्यो हात निर्धक्क देखिएन कुनै प्रेमीले आफ्नै प्रेमिकालाई दुनियाँको आँखा छल्दै लुकेर गरेको पहिलो चोरी स्पर्श जस्तो गति लिन नसकेर धर्मराउँदै आत्तिँदै रुमल्लिरहेको स्पर्श मनमा नै सोची एक दुई मिनट सलबलाएर छाती गलाएर अनुहारबाट त्यो हात मानौ कोल्टे परेर निधाएछ कि त्यसपछि फेरि फर्केर आएन आउँदै आएन तैपनि अझै उसले आँखा खोलिन ती हातका स्पर्शहरूलाई कुरिरहे फेरि नआउँदा उसलाई हात छेउ गर्न लाग्दा कुनै कारणवश बीचमै रोकिएको सम्झना भयो लामो समयसम्म हातहरू फेरि उसको स्पर्श चुम्न नफर्किएपछि मन्तोनीले आँखा खोली बिस्तारै अँध्यारोमा झ्यालबाट आएको मधुरो उज्यालोमा ठम्ब्याई चुलुवा निधाइरहेको थियो सपना देखिरहेको थियो मानव सपना पनि माथेको होइन निधाए चाहिँ देखिरहेको थियो लोग्नेको हात हेरी हातहरू पनि निधाइरहेका थिए बिस्तारै छोए हातहरू चिसा थिएनन् अघिको जस्तो ताता थिए बल्ल तात्न थालेछन् हातहरू सोची अघि किन जागे त यी हातहरू एक्कासी यो मान्छेको निद्रामै बोल्ने हिँड्ने त बानी छ अनि किन नजागोस् त हात यो मान्छे निद्रामै जाग्न पनि के बेर सोचेर आँसी एक्लै मुस्कुराई मुस्कुराएर मात्र चित्त बुझेन उठेर सुरहीको पानी पिए मन होइन पेट चिसो भयो निधाइरहेका चुलुवालाई धेरै बेरसम्म हेरिरहे आफूभित्रको ज्वालालाई निभाउन निधाइरहेको लोग्नेको अनुहार टोकेर उठाउने मन भयो हातहरू लोग्नेको अनुहार नजिकै पुगेर बतासले झैँ पो स्पर्श गर्न लागे बतासको स्पर्श क्षणभरमा फूलको स्पर्श जस्तो हुन पुग्यो यही फूलको स्पर्शले बिस्तारै सुमसुमाई अनुहार र शरीर शरीरभरि दुई महिनासम्म घाम पानी हुरी बतास जाडो गर्मी केही नभनेर काम गरेको मेरो लागि त हो यो सबै उसको निद्रा थकाइको निद्रा हो प्रेम खुसी र सन्तुष्टिको निद्रा हो यो थकाइ प्रेमको थकाइ हो यही आभासले पग्ली निधाइरहेको त्यो अनुहार झन माया लाग्दो देखियो त्यो अनुहारप्रति यति माया कहिल्यै पलाएको थिएन जस्तो भयो निधाउँदाको अनुहारमा सबै नराम्रा स्वभावहरू पनि निधाउँदा रहेछन् निर्दोष बालक जस्तै देखियो मन्तुर्नीको हेराई चुलुवाको जिउमा बिस्तारै विद्युत प्रवाह भएको थियो मन्तुर्नीको स्पर्शले तर करेन्ट लागे जसरी होइन काउकुती लागे जसरी पनि होइन घाम उदाए जसरी बिस्तारै आँखा खोल्यो र चलमलायो सोधी निद पुगल दुर्गिक बाबा ऊ हाँस्यो निद्राइलो हाँस्यो मन्तुरीले हेरिरहे केही बोलेन सबै कुरा हाँसोबाटै भन्न खोज्यो व्यङ्ग्य गरी उज्यालो भएकै छैन किन उठेको यति चाँडै म निदाएकै थिइनँ सबै थाहा पाएको थिएँ मन्तुरीले ओठले लेफ्राई अबको पटक हाम्रो छोरा जन्मन्छ अरे ज्योतिषले भनेको मन्तुनीले यसोभन्दा निस्केको तातो सासले चुलुवाको पुरै अनुहार टाक्यो, त्यसपछि एउटा लहर उठ्यो र शान्त भयो त्यसपछि कुखुराको भाले बासेको सुनियो उज्यालो भएछ तर मन्तुर्नी उठिन चुल्वा पनि उठेन जालबाट बाहिर अँध्यारै देखिएको थियो टम्म कुहिरो लागेको चिसो बतास चलेको जालबाट देखियो हल्का बतासले फूलबाट पातबाट शीतका थोपाहरू खसाएको सुस्तरी कुखुराका भालेहरू पनि उज्यालो नहुँदै बाँच्छन् जाडो महिनामा ढिलो उज्यालो हुन्छ दुवैले एक्कासी जाडोको अनुभव गरे बिहान अबेर उठे जाडो महिनाको अबेर भनेको गर्मी महिनाको सबेरैभन्दा पनि बढी हुँदो रहेछ माघे सङ्क्रान्तिको बिहान चिसो थियो वातावरण चुलुवा अल्छी मानेर उठ्यो र भन्यो मन्तोनी म मागी नुहाउन जान्छु राप्ती त घरैमा नुहाएस खानेकुरा तयार गरेस् डिक्री रोटी काठा र सुँगुरको मासु भकरीमा जाँड कस्तो छ छानेस सुन दिदीबहिनीलाई निसराउ पनि तयार गरेस् मन्तुरले आफ्नो क्याम्प भ्याइ नभई देखियो कुहिरो थियो त्यसैले धारामा नुहाएको कसैले देख्दैन नजिकै आए मात्र देख्छ नजिक एन्जेल छोप्ने समय हुन्छ स्वतन्त्र भएर कुहिरोको पर्खालभित्र धारामा नुहाउन लागि जमिनभित्रको ट्युबवेलको तातो पानी चुलुवाको स्पर्श जस्तै न्यानो लाग्यो उसलाई पहिले पहिले माटोले नुहाउँथे पछि पिनाले अझ पछि साबुनले यसपटक सहरबाट चुलुवाले स्याम्पू किनेर ल्याएको रहेछ पहिलोपटक स्याम्पूले नुहाउँदै थिए स्याम्पूको बास्नाले लट्ठ भएको थिए टाउको नुहाउँदा नुहाउँदै कान्तिर हात गयो थाहा भयो झुम्का त फुकाल्नै बिर्सिएछ बेसुद्धि बिस्तारै हात गलामा गयो त्यसपछि झसङ्ग भई एक्कासी आत्ती सिक्री थिएन सिक्री हरायो होइन हराउने त ठाउँ नै थिएन ओछ्यानदेखि धारोसम्म बाहेक कतै गएको थिएन आत्ती र जिउको मैलो नमिची हतार हतार साबुनको फिँच पखालेर लुगा फेरि धारो वरिपरि खोजी देखिन धारोदेखि आँगन पिँढी मजेरी ओछ्यानसम्म जहाँसुकै खोजी देखिन उसको बास उडे जस्तो भयो तर उडेन ओछ्यानमा तन्ना टकटकाएर सिरानी उठाएर खाटमुनि दायाँ बायाँ सबैतिर हेरी देखिन भान्सादेखि जुठेलनासम्म खोजी देखिन मन थाम्नै सकिन साथीहरू ऋषिया भगिया बुद्धनीलाई भने भन्दा भन्दै आँगनमा केही मान्छेहरू जम्मा भए जिसिमिसिमी राप्ती नुहाएर फर्कनेहरू पनि मन कि आँगनमा के रहेछ भनेर रोकिए बडगर पनि नुहाएर त्यही बाटो हुँदै त्यहीँ आइपुगे रोकिए के रहेछ भनेर विभिन्न कुरा निस्के कसरी हरायो सोधपुछ हुन थाल्यो मन्तोर्नी त्यसै त्यसै पहेँलिए लोग्नेले पसिना बेचेर जिन्दगीभरको मिहिनेतले ल्याइदिएको सिक्री त्यो पनि सुनको उसले एकै रातमा हराइदिए कल्पना गर्दै ऊ सुन झैँ पहेँलिए एउटा गरिबको लागि कम्तीमा एक तोला त थियो होला त्यति मोटो सिक्री हराउन सानो क्षति होइन लोग्नेलाई के जवाफ दिने एकैछिनमा चुल्वा आएपछि कसरी कुन मुखले सिक्री हरायो भन्ने सोचेर आँखाभरि आँसु पार्न लागि छिमेकीहरूले प्रश्न गर्न लागे तुम्हारी सर की कसम जिंदगी सतावी है आ तुम्हारे सर की कसम जिंदगी सताती है लगाइराखेको सिक्री कसरी हरायो ऊ केही बोलिन कहीँ खसेको थाहा छ उसले टाउकोहरूलाई खसेको थाहा पाएको भए हराउँथ्यो त बुद्धनीले मन्तुर्नीको तर्फबाट उत्तर दियो गहना पनि राति शुद्ध लगाउने हो त सुत्ने बेलामा गहना त फुकालेर सुत्नुपर्छ आइमीहरूलाई गहना भनेपछि मर्दाखेरि पनि लगाएरै मर्नुपर्छ बडघर कड्के गलाको सिक्री थाहै नपाए पनि कसरी हराउन सक्छ ठाउँ बिर्सेर होला के तिमीले सिक्री हराएको केही पत्तै पाइनौ त बडघरले किरकार गरे उसले सिक्री हराएको चिन्तै चिन्ताको माझबाट रातिको त्यही हातको एक्कासी सम्झना भयो जुन हात चुलुवाको नभए अरू कसैको त होइन त्यो हात चुलुवाको जस्तो पनि थिएन पक्कै पनि सबैको सामु भने केही उपाय निस्किन्छ कि ठानेर अनायासै निर्दोष बालिकाले चाहिँ कामेको स्वरमा बोली राति एउटा हात सलबलाएको थियो छाती घाँटी र अनुहारतिर अनि त्यति बेला कराउनु पर्दैन त सँगै चुल्वा पनि त हुँदो बडगर झन् कड्किए झन् बालिका चाहिँ भएर बोली मैटे दुर्गी बाबा कहिएके मैले त दुर्गीको बाबा भनेर सबैजना हाँसेर हाँस्दै दोहोऱ्याएर कतिले मैटे दुर्गीक बाबा कहिएके त्यसपछि एउटा आवाज आयो या उसको अन्तर्मनको आवाज हो स्पष्ट गर्न सकिन तर सुनि आफ्नो लोग्नेरहरू पनि छुट्याउन नसक्ने भइसकेछ मन्तोनी त सबै हाँसे हाँसिरहे बडगर पनि हाँसे धनीराम र कलुवा सबैभन्दा बढी हाँसे आइमाईहरू पनि मजेत्रोले मुख छोपेर हाँसो खप्न नसकेर हाँसे मात्र ऊ हाँस्न सकिन आफ्नो पीडामा मनोरञ्जित थियो त्यो भिडमा रुन पनि सकिन उसलाई ग्लानी भयो पीडाभन्दा धेरै लाज लाग्यो भन्न नहुने कुरा भनिएछ भन्ने भयो लाज र बेजत हुने कुरा भनेछु भन्ने अनुभूति भयो पापी जिया नहीं माने पानी पर्न नसकेको चट्याङ पार्न नसकेको कालो बादल उसको अनुहारमा मडारियो मान्छेहरूको माझमा सिक्रिएर आयो भनेर उभिरहन सकिन अनुहार कालो निलो भयो कसैको अनुहार हेर्न सकिन आत्तिएर भने भइगयो ठाउँ बिर्सेको रहेछु म फेरि खोज्छु भित्र तपाईँहरू जानुहोस् आफै पानी पार्न नसकेको कालो बादल हुरीको बेगसँगै डाँडापारी क्षितिजमा हराए चाहिँ भित्र पसी डोका र मानौ भित्रै हराए बाहिर निस्कँदै निस्किन मान्छेहरू मैटे दुर्गिक बाबा कहिएके दोहोऱ्याउँदै एक आपसमा हाँस्दै गए हाय केही समयपछि चुलो आयो डोका लागिराखेकै थियो आयो खोलिन बोलायो फेरि बोलायो फेरि डोक्रा आयो धेरै बेरपछि डोका खोली मन्तुनीले लोग्नेले सोध्यो किन रोए कि बोलिन केही पनि बोलिन भन्न म तेरो लोग्ने होइन रातभरिको खुसी कहाँ गयो तेरो लोग्नेले धेरै पटक सोध्यो र सम्झायो मात्र भनी महिषी बरबर गल्ती हुइल भन्न त मन्तुर्नी आफ्नो लग्नलाई तैँले जति ठुलो भुल गरेकी भए पनि म माफ दिन्छु अझै बोलिन मन्तुर्नी धेरै कर गरेपछि बोली सिक्री हरायो कहाँ यहाँ भन्ने थाहा पाएको भए हराउँथ्यो त उसले सबै कुरा बताए चुल्वा पटक्कै विचलित भएन मानव केही भएकै छैन सिक्री उसँगै छ उसले उस्तै अविचलित शान्त आवाजमा बोल्यो लाटी यति सानो कुरामा पनि यसरी ठरुवा मरेजे रुनुपर्छ त म मरेको छु र तिम्रो जीवनभरको कमाई मर्यो होइन लाठी त्यो त एक दिनको कमाई हो अँ एक दिनमा कसरी कमाइन्छ चोरे त हो नि सुनको त जलप मात्र हो त्यो सिक्री नक्कली थियो म अर्को एक दिनको कमाइले फेरि किनेर ल्याइदिउँला हामी जस्तो गरिबले सुनको कहाँ किन्न सक्छौँ र उसलाई झन लज्जा र ग्लानी एकैचोटि भयो आँसु पुछी आफ्नो चुलुवाप्रति रिस घृणा माया र सिक्री हराएकोमा ग्लानी पश्चाताप र पीडा मिसिएको अनुहार भयो मन्त्रोत्नीको त्यही अनुहारले लोग्नेतिर हेरेर रुन्चे आँसु हाँसी श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको आख्यान अर्थात् कथाको शीर्षक थियो खुसीको पीडा यसलाई अमर नेपालीको पानीको घाम संग्रहबाट हामी लिएका हौं आजको श्रुति सम्वेकमा हामीले यही एउटा आख्यानलाई प्रस्तुत गर्यौं यसको विधाको नाम लेखकले आख्यान दिनुभएको हुनाले हामीले यसलाई आख्यान नै भनेर वाचन गर्यौं खुसीको पीडा वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिन नबिर्सनुहोला हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo radio network box number छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को दिनसम्मका लागि श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्रि सम्हालेर साची साची राख चाय जरुष विरानी माँ निशाने भर्फूला सम्हाँ van mai hu ni